नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सश्येन्द्र गौतमसँगै अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी आजदेखि एउटा उपन्यास लिएर आएका छौं आजदेखि हामीले शुक्रबारको श्रृङ्खलामा सुनाउने उपन्यास छ गुलरको फूल यो उपन्यास माधव प्याकुरेले लेख्नु भएको उपन्यास हो विक्रमसभा दुई हजार एकात्तर साल अर्थात् गत वर्ष ओरिएन्टल प्रकाशन गृहबाट प्रकाशित यो उपन्यास गुलरको फूलमा भूमिका लेख्दै मोहनराज शर्माले भन्नुभएको छ यो उपन्यास अवर्जन सवाल्टनको यथार्थवादी वृत्तान्त हो अवर्जन भनेको समाजको सबैभन्दा तल्लो तबका अर्थात् सर्वसाधारण जनता हो गरिब दलित उत्पीडित कमजोर आदि विशेषताले बढी चिनिने भुइँ मान्छेहरूको यो वर्ग सदैव शासित शोषित र शोकाकुल रहन्छ यस उपन्यासमा आप्रवासी कथानकलाई रोचक ढङ्गमा उनले प्रयास गरिएको छ भनेर मोहनराज शर्माले लेख्नुभएको छ उहाँ अगाडि लेख्नुहुन्छ प्रस्तुत उपन्यासको शीर्षक गुलरको फूल मुख्यतः छिमेकको हिन्दीभाषी क्षेत्रमा र नेपालको तराई भागमा प्रचलित एउटा उखान हो यसले अप्राप्यलाई बुझाउँछ किम्बदन्ती के छ भने गुलरको फल त लाग्छ तर फूल लागेको देखिँदैन त्यसैले गुलरलाई फूल लागि फल्ने फल पनि भनिन्छ यसै आधारमा गुलरको फूल अप्राप्य असम्भवको पर्याय बनेको छ जुन अर्थमा नेपालीमा आकाशको फल आँखा तरी मर अथवा आकाश कुसुमको प्रयोग गरिन्छ त्यही अर्थमा गुलरको फूल पनि प्रयुक्त हुन्छ भन्दै यस उपन्यासमा भूमिका लेख्नु छ मोहनराज शर्माले माधव प्याकुरेलको यो उपन्यास तीन सय पृष्ठभन्दा बढीको छ आजदेखि हामी यसको वाचन सुरु गर्दैछौँ अब माधव प्याकुरेलको उपन्यास गुलरको फूलको पहिलो श्रृङ्खला वाचन सुरु हुन्छ सहेला विक्रमको दुई हजार सोह्र साल मङ्सिरको उन्नाइस गते शुक्रबारको दिन शरद ऋतु सकिन लागेको छ वर्षाले गलित धरतीमा नयाँ उमङ्ग थपिएको छ पहाड पर्वत र समतल तराईका फाँटमा हरियाली छाएको छ बस्तीमा सबैलाई खुसियाली छ दीपावली र छठ जस्ता चाडपर्व पनि भर्खरै बिदा भए कत्तिको भर्खर सिद्धिएका चाडबाडका पच्चापले टाउको गरुङ्गो भएको छ अब हेमन्त ऋतु लाग्ने तर्खरमा छ खेतमा लटरम्म धानका बाला झुलेका छन् किसानका भित्री मन कति पुलकित हुँदा हुन् यो देखेर उष्ण प्रदेशीय यो भूमि बिस्तारै चिसिँदैछ मङ्सिरको पनि अवधि मात्र बितेको छ यसपालि भने चाँडै नै शीतलहरी सुरु भयो बिहानको ठिरो त झन् कठ्याङ्ग्रिदो हुन्छ सात दिन भइसक्यो घामको झुल्को नदेखिएको दिउँसो बाह्र बजीतिर पिलिक्क देखिन्छन् र अस्ताइहाल्छन् एकछिनमा आज रुदल सहनीको जेठो छोरा रामाज्ञाको तेस्रो जन्मदिन हो माईको पेटमै छँदा ऊ जन्मेपछि वाल्मीकि आश्रम दर्शन गराउने आमा बाउको भाकल रहेछ अनुकूल भने कहिल्यै मिलेको थिएन आज भने बल्ल उनीहरूको साइज जुरेछ छोराको जन्मदिन पारेर ओसिलो दिनमा भए पनि सबै परिवार वाल्मिकी आश्रम जान कसिएका छन् रुदलको अर्को छोरा भुलुवा भर्खर पाँच महिनाको भयो उसलाई पनि काखी चाप्नुपर्छ बाबुआमा बिहानै उठेर नुहाई धुवाइसकेर चोखा लुगा फेरे हिँड्ने बेला हुन लाग्यो गेगरीले भुलुवाको निधारमा छड्के पारेर गाजरको टिकाइ लगाइदिएर आँगनमा उभिन् रुदल फाटकमा सिकड लगाउन थाले गेगरीले देब्रे खुट्टा उचालिन् र पैतालाको धुलो औँलामा लिएर भुलुवाको निधारको लगाइदिन् भाइलाई टिका लगाएको देखेर रामाज्ञाले मलाई पनि लगाइदिनुहोस् भन्यो उसकी माईले कान्छो छोरालाई चाहिँ उसलाई पनि पैतालाको धुलो लगाइदिन् सायद भूतप्रेत नलागोस् भनेर होला यतातिर प्रायः जुत्ता चप्पलको चलन आएको छैन उनीहरूले अहिलेसम्म चप्पल लगाएका पनि छैनन् कसै कसैले लगाएको देखे भने जुत्ता चप्पल लगाएर कसरी हिँड्न सकेका होलान् भन्ठान्छन् रुदलको हातमा बाँसको लट्ठी काँधमा अगाउँछ र चेबीमा जेबीमा चुनौटी कहिल्यै छुट्दैन आज भने दुवैजनाको आङमा एउटा एउटा च्यादर पनि थपिएका छन् रनी आज कति चिसो जस्तो छ दुवै कुरा गर्छन् गेग्रीले नयाँ फरिया लगाएकी छन् फरियाको माड बाँकी नै थियो जिउमा नटासिएर जुरुक्क उठेर फड्को मार्न पनि अप्ठ्यारो भयो उनी बिस्तारै बिस्तारै हिँड्दैछन् रुदल अलि अघि पुगिसकेका छन् स्वास्नीलाई फर्की फर्की हेर्दैछन् घरबाट निस्केको धेरै बेर भइसकेको थियो गण्डकमा आएर मिसिने सोना नदी पुगे नदीको पवित्र पानी पालै पालो सबैले टाउकोमा छर्के सोना नदी पनि तरे आफ्नो यात्रालाई निरन्तरता दिँदै गए अविश्राम हिँडिरहेका छन् उनीहरू छेउको गण्डक नदी पनि अभिराम गतिले बगिरहेको छ मछुवारहरू वाहना घुमाउँदै डुङ्गा खियाउन तल्लिन देखिन्छन् जलचरहरू पानीमा डुबुल्की लगाउनमा मग्न छन् मृगका एक होल गण्डकको पानी पिएर जङ्गलतिर जाँदैछन् चरा रुखमा बसेर चिरबिर गर्दै मधुर सङ्गीत अलापिरहेका छन् रुदलका परिवार पनि एक काँसले हिँडि नै रहे बाटो उबड खाबड छ वातावरण चकमन्न छ फुट्टा मात्र मान्छे हिँडेको देखिन्छ वनका च्याखुरा भुर्र उडेर बाटैमा आइपुग्छन् चराचुरुङ्गी आहारको खोजीमा निस्केका छन् बाटोमा कहीँ कहीँ मयूरका प्वाखहरू पनि भेटिन्छन् कना जङ्गल र एक्लास ठाउँ छ यहाँ बेला बेलामा चोर चकार पनि लाग्छ भन्ने सुनेका छन् रोदलले जङ्गली जनावरको पनि उत्तिकै भएछ यहाँ सबैजना मौन छन् वातावरण पुरै शान्त छ चराचुरुङ्गीको आवाजभन्दा अरू कोही बोल्दैनन् निर्धक्कसँग हिँड्न सकेका छैनन् कान्छो छोरो भोकले रुन्छ छिनछिनमा उसलाई जङ्गलको भएबारे थाहा छैन आमाको दुध झिझोलेर दिक्क पार्छ कतै ढुङ्गामा बसेर यसो दुध चुसाउन त भने निर्जन ठाउँ छ गेगरीले आँट गर्न सकेकी छैनन् हिँड्दा हिँड्दै कान्छो छोराले माईको दुध चुस्स पार्यो जेठो छोरो पनि अघिदेखि भोक लाग्यो भन्दैछ भर्खरै झुल्केका घामको त्यति तेजिलो छैन कसैको आङ न्यानो भएको छैन रातभर परेका शीतका थोपा रुखका पातबाट तपतपी भुइँमा खस्दैछन् उदाउँदै गरेका घामका किरणले बगरका बालुवाका कण हिरा चाहिँ टल्केका देखिन्छन् गण्डकमा मिसिएको तपसा नदी तरे बल्ल उनीहरू वाल्मिकी आश्रम पुगे रामायणका रचयिता वाल्मीकि ऋषिको तपोभूमि हो यो ठाउँ यो तीर्थस्थल चितवन राष्ट्रिय निकुञ्जभित्र अवस्थित छ रामनवमी र त्रिवेणी धामको मेलामा भक्तजनको ठूलो भिड लाग्छ यहाँ अहिले भने यहाँ खासै चहल पहल छैन वातावरण सुनसान छ भनिन्छ वाल्मीकि पहिले रत्नाकर नामका डाका थिए अरे पछि उनलाई ज्ञान प्राप्त भएर त होला त्यो सङ्गत छोडेर यहाँ आई तपस्या गरेर बसेछन् यो ठाउँमा पुगेपछि रुदल सम्झन्छ गाउँमा कसै कसैले भनेका यी कुरा त्यसैले उनैको नामबाट आश्रमको नाम वाल्मीकि रहन गएको यहाँ रामायणमा वर्णित र विश्वास गरिएका ठाउँ पनि छन् सीता माताले पाताल प्रवेश गरेको स्थल अश्वमेध देज्ञको घोडा समातेर बाँधेको ठाउँ लवकुश जन्मेको सीताले पानी चलाउने गरेको इनार अचार पिन्ने गरेको सिलौटो र वरिपरि अरू देवी देवताका मठ मन्दिर छन् रुदलका पतिपत्नी पनि यी ठाउँको बडो भक्तिभावले पूजा गर्दैछन् छोरालाई पनि भगवानका चरणमा श्रद्धापूर्वक माथा टेक्न लगाउँदै रुदल भन्छन् बौवा सब भगवानकै चरणमै गोड लाग रुदलले पुजारीसँग नैवेद्य र फुलपाती लिए मन्दिरमा दक्षिणा चढाए छोरालाई अबिरको टिका प्रसाद लगाइदिए बुढाबुढीले पनि गुरुजीबाट प्रसाद र टिका ग्रहण गरे मान्छे एउटा आस्था र विश्वास लिएर बाँचेका हुँदो रहेछन् त्यही आस्थाले मान्छेलाई बचाउँदो रहेछ नत्र जीवनरूपी नौकामा हेलिन त्यति सज नहुँदो रहेछ मानिस आफ्नो कर्म र भाग्यलाई ईश्वरीय दिन सम्झी जीवनलाई डोर्याउँदा त्यही आशाको त्यान्द्रोमा जीवन भोगिने रहेछ यदि त्यो विश्वास पनि नहुँदो त आशाको डोरी चुडेर जीवनसँग मोहभङ्ग हुने रहेछ रुदलका पति पत्नीमा पनि ईश्वरप्रति गहिरो आस्था थियो एउटा विश्वास थियो त्यसैले आफ्नो मनोकांक्षा पूरा होस् भनी बडो भक्तिभावले भगवानको आराधना गरे लामो मौनतापछि भगवानलाई सम्झेर प्रणाम गरे मूल मन्दिरको छेउमा रहेको इनारको उत्तरपट्टि धुनी बालिएको छ जाडोले कठाङ्ग्रेका हातगोडा सेक्न गेगरी आगाको नजिक गएर काठको ठेउकोमा बसिन् बाउछरा पनि रुखको फेदमा थचक्क बसे बस्दा के नमिलेर हो रुदलको दाहिने कोखमा झस्को पसेछ उनले अँध्यारो मुख लाए धेरै बेरसम्म बोल्नै सकेनन् उनकी स्वास्नी आत्तिर जुरुक्क उठिन् लोग्नेको कोख माडमुड पारिन् धेरै बेरपछि रुदलले लामो सास फेरेर भने चिसाले पो हो कि आश्रम निर्माण भएदेखि नै यहाँ धेरै जोगी बस्थे तर अहिले त्यति रहेनछन् एकजना जोगी त्यही कुटी बनाएर बसेर भक्तले चढाएको भेटीबाट जीविका चलाउँदो रहेछन् कुटीको आँगनमा अनौठो एउटा वृक्ष छ अरू पनि सानातिना बुट्यान्त छन् तर के के हुन् छुट्याउने गाह्रो छ रुद्रलाई बुझ्न मन लाग्यो गुरुले सबैको नाम बताए तर यो अनौठो वृक्षका बारे आफूलाई पनि खास थाहा नभएको त्यसको नाम गुलर भन्थे बिना फुल हाँगामा फल लाग्ने किसिमको रुख हो उनीहरूमा एउटा उत्सुकता जाग्यो छेउमा धुनी सल्काइएको छ त्यहाँ अघिदेखि नै धुवा पुतपुताइरहेको थियो सल्केको मुढामाथि कुनै पकवान बसालेको झैँ लाग्छ छेउको मृगासनमा पद्मासन कसेर बसेका जोगीको आङमा कपडा छैन लङ्गौटीको सानो धरोले लाज छोपिएको छ अघिदेखि पकवान बसालेको भाँडामा आँखा गाडेर हेर्दैछन् कुटीको देब्रेपट्टि टुप्पो नभएको सकुवाको पोथ्रो छ त्यसमा मैले मैलो लौगौटी झुन्डिएको छ च्याङ्लेको रामनामी पनि भुइँको पत्करमा सुकाइएको छ खिया लागेको त्रिशुलमा राता टालो बाँधेको देखिन्छ त्यसलाई अघिदेखि हावाले फ्यार फ्यार पार्दैछ घिग्रीले दुध निथ्रिने गरी चुसाउन पाएकी थिएनन् उनको दुध गानिएर आएछ दुध चर्केर खप्नै सकेन बगेर चोलो नै बिझौला जस्तो भयो आगोको छेउमा टुसुक्क बसिन् र छोरालाई दुध चुसाउन थालिन् अर्कोपट्टिबाट दुध बग्न थाल्यो दुवैपट्टिका दुध बुलुवाले पिएर सकिँदैन रामाज्ञानलाई चुसाउनुपर्छ रामाज्ञानले माईको दुध चुस्न थाल्यो तन्तनी पियो र निथार्यो गेग्रीलाई बल्ल हलुका भएर लामो सास फेरि बेला बेलामा गानीले दुध चुस्न पाएपछि रामाज्ञा पनि खुसी हुन्छ माईको दुधमा लोभिन्छ ऊ रामाज्ञाले दुध चुसेको देखेर उसको बाबुजीले चोराउला हल्लाएर कुरी भन्दै छोरालाई जिस्काउन थाले यत्ना बड्का हो केबी भाइकै दुध चोरावा ताडे उसले खुट्टा दोबारे माईको कोखमा एउटै डल्लो पर्यो भाइलाई थिचिए सकेर भाइ दुध खान छोडेर उहुँ उहुँ गर्न थाल्यो रामाज्ञाको पालामा आमाको दुध त्यति आएको थिएन गाईको उठौना गरेको दुध पिएर हुर्केको थियो यसपटक भने उनको दुध राम्रो आयो हुन पनि त्यसबेला हाम्रो खानपान कमजोर थियो तर अहिले गेगरीलाई राम्रो खानेकुरा दिएको छु यस्तै कुरा सोध्छ रुदल रामाज्ञा कपाल कनाउँदै खुनखुनाउन थाल्यो माई भोक लागल उनीहरूले घरबाट आउँदा नै सत्तुवा पोको पारेर ल्याएका थिए रुदलले यसो बुटाबुटीतिर आँखा लगाए नजिकै सखुवामा लहरिएको भोर्लाको पात टिपेर ल्याए र त्यसमा अलिकति पानी मिसेर सतुवा मुस्न थाले माईले सतुवा पातलो बनाइन् र भुलुवालाई चटाइन् मिठो मानेन उसले मुख बिगार्यो रामाज्ञाले मिठो मानेर खायो सतुवामा अलिकति मिठा मिसाएको भए झन् कति मिठो हुन्थ्यो होला रुदलले मनमा नै सम्झे रामाज्ञाले किन मिठो मानोस् त हिजो बेलुकादेखि निराहार थियो ऊ पेटमा अन्नको गिडो परेको थिएन खाने बेलामा न्यु खोजेर भोकै सुतेको थियो आज फुर्की फुर्की खायो रहे जोगीले लौकाको तुम्बालाई कमण्डलु बनाएर गाँझा राखेका रहेछन् कमण्डलुबाट गाँझा झिकेर धेरै बेदेखि मार्दैछन् गाँझा माडिसकेर चिलिम बारे दुनीको भरभराउँदो कोइला चिम्ताले झिकेर चिलिममाथि राखे आकाशतिर फर्केर भगवान्को पुकारे अलक बम बम जय सम्भो जय भोलेनाथ उनी चिलिम तान्न ठिक्क परे त्यसैले बोले शङ्कर पुकारेका त्यो देखेर रामाज्ञा पनि उतैतिर दौडियो जोगीले चिलिम तानेको हेर्न थाल्यो अग्निदेवताको अगाडि बसेर जोगी चिलिम तान्न थाले फुस्छ फुस्छ छोराले सतुवा खाइसकेका थिए बाँकी रहेको सतुवा लोग्ने स्वास्नीले बाँडी चुँडी खाए नजिकैको इनारबाट पानी तानेर तन्तनी पिए चिसो पानीले दाँतै सिरिङ्ग भयो रुखको फेदमा बसेर एकछिन सुस्ताए जोगीको कुटीतिरै थियो रामाज्ञा रुदलले अघिदेखि बोलाउँदैछन् ऊ आउन मानेको छैन चकुवाका रुख बाहेक अरू रुखहरू होचा र बाङ्गाटिङ्गा छन् राता कमिलाहरू लहर बाँधेर होचा रुखको फेददेखि पातसम्म ओहोर दोहोर गरिरहेका छन् कुहिएका पातमा जङ्गली भुसुनाहरू भुनभुनाउँदैछन् पाँच सातवटा कमिलाले आफूभन्दा धेरै गुना ठूलो फट्याङ्ग्रालाई घिसारेर लाँदैछन् माथितिर माकुराले जालो बनेको छ पातमा पात ताँसिएर एउटै डल्लो बनेको छ तलबाट हेर्दा चराको गुण जस्तो तुन्द्रुङ्ग झुन्डिएको देखिन्छ त्यसैमा बनाएको रहेछ कमिलाले गोलो अनि लाँदै रहेछ आफ्नो आहार जाऊं मैं रोवे बलिहारी जाऊं मैं रोवे बलिहारी जाऊं मैं रोवे बलिहारी जाऊं मैं रोवे बलिहारी एक्कासी भुलुवा च्याटियो माइली दुध चुस्न लगाइन् उसले चुस्नै मानेन ऊ झन् बढी चिलिएर रुन थाल्यो उसकी माइले भोटो सारसुर पारेर हेरिन् रातो कमिलाले पुट्ठामा टोक्दै रहेछ पुट्ठामै माडिन् र मारिदिइन् तातो थोक हातमा लिएर दलिदिइन् तातो थोकले टट्याइसकेर ऊ अकसमकस गर्दै मडारिन थाल्यो बाबुले काँधमा बोकेर थुम्थुमाउन थाले बुलुवाको कम्मरमा फुर्का भएको डाँडी बाँधिएको थियो माइली माडमुड पार्दा डाँडी फुस्केर तलतिर झरेछ उसको बाबुजीले माथितिर तानेर कसकास गरिदिए रुँदाखेरि गाजरको टिका मुखभरि छ उसकी माइली फरियाको आँचलले पुछिदिन थाले रामाज्ञे पनि दौडिँदै यतैतिर आयो काम पश्चिमतिर फर्किसकेका छन् बादलका थेग्ला थेग्ली आकाशमा घुम्दैछन् दिउँसोको भन्दा तापमान पनि घट्दैछ रुखका लामा छाया पूर्वतिर लमतन्न परेको देखियो धेरै बेर बसेर के गर्नु भरि ढिलो हुन्छ फर्किने तर्खरमा लाग्यो दुवैजना जुरुक्क उठे बुलुवालाई बाबुले बोके रामाज्ञाको हात समातेर माइली डोराइन् हिँडाइको गति बिस्तारै अघि बढ्दै गयो रामाज्ञा भने हिँड्न अल्छी मान्न थाल्यो माई गोड दुखाता ऊ हिँड्नै मानेन कान्छोलाई माईले काखमा च्यापिन् जेठोला बाबुले काँधमा राखे उनीहरू एकनाशले हिँड्दैछन् रामाज्ञा बाबुकै काँधमा लुटुक्क निधाएछ उनीहरूका व्यावहारिक गन्थनले बाटो पनि छोटिँदैछ तपस्या नदी आयो अस्ताउन लागेका घाम लुटनको आकाशमा पुगेका छन् उनीहरू घामलाई पछ्याउँदै एकनाश रिडिरहेका छन् बकुल्लाका बथान पखेटा हलाउँदै त्रिवेणीतिरै जाँदैछन् जलारीहरू पनि जाल काँधमा बोकेर घरतिर हिँडेका देखिन्छन् डुब्न आँटेका घाम गण्डकको पानीमा तैरिरहेको देखिन्छ गण्डकको पानीमा उठेका छाल चाँदी झैँ टलक्क टल्केका छन् सुना नदीको बगर आयो दुवैजनाका पैताला नाङ्गै थिए चिसोले झमझमाउन थाले यस्तो गेगरिलो बाटो अनि नाङ्गा पैताला किन नझमझमाउनु कति कुरा त बानी पनि परेको हो रहेछ चप्पल लगाएर हिँड्दा लडिन्छ कि भन्ने डर छ उनीहरूलाई गेग्रीलाई थकाइ लागेछ उनी बगरको छेउमा डिस्कोमा टुसुक्क बसिन् रुदल उभिएकै थिए गेगरी बसेको ठाउँमा साँप जस्तो देखियो रुदल डराए हात समातेर ताने गेगरी पनि झस्किन् दुबैले हेरे साँप त होइन रहेछ गोमन साँपले भर्खरै मात्र काँचुली फेरेको रहेछ त्यसैले ठ्याक्कै जिउँदो साँप चाहिँ देखिएको अनि दुवैजना झस्किएका रहेछन् देख्दा देख्दै सूर्य अस्ताए अनि साँझमा परिणत हुन थाल्यो चिसो झन बढ्न थाल्यो घर पुग्दा झमक्क साँच पर्यो थकाइले पनि चुर भए रुदल घरको फाटक खोल्न थाले गेगरी ओसाराको डिलमा टुसुक्क बसिन् मैनीका बथान घर नजिकको पिपलको बोटमा बास बस्न आँटेछन् पिपलका पातै नदेखिने गरी टपक्क ढाकेका रहेछन् चिरबिर चिरबिरको चर्को स्वर निकाल्दै रहेछन् वरिपरिको वातावरण नै गुन्जायमान थियो वनमा गएका काग पनि पखेटा हलाउँदै यतै आउँदै थिए यो पिपलको बोटमा चराहरू बास मात्रै बस्छन् बचेर कोरल्ने गुण छैन यहाँ गाउँलेको आठ बरसा खोज्दै आउँछन् राति बास बस्छन् बिहानको उज्यालो भुइँमा नखस्दै चराहरू चारो खोज्न टाढा जान्छन् एकैछिनमा पिपलको बोट रित्तो हुन्छ अनन्तकालदेखि चल्दै आएको यो रित आज पनि यही रित पछ्याउँदैछन् चराहरूले जीवनको गति नै यही होला जाऊ रुद्धले घरको फाटक खोल्दै थिए परैबाट नगिना त लुखुर लुखुर आइरहेको देखे उनको मनमा खुल्दिली मचियो झिमिकका आँखा र झिम्काई उतैतिर हेरिरहे नगिना रुदल भएकै ठाउँमा टुप्लुक्क आइपुगे उनले बडो उत्सुकतापूर्वक खुसीको खबर सुनाए रुदल भैया गण्डकमै बान बनाए आओ पुलो बनी नेपाल आ भारत दुनु ओर नाहोर बनी मालुम भैल कि ना तोरा रुदलले एकटकसँग नगिनाको अनुहार हेरिरहे उनका आँखी भाउका बाक्ला रौँ माथितिर फर्केर हलिन थाले ओठमा च्यापेको खैनी थुथु गरेर थुके उनले अनभिज्ञता प्रकट गरे मालुम नै के हाम्रा रुदलको मनमा खुल्दुरी एक टकारले नगिनाको अनुहार हेरिरहे फेरि उत्सुकता व्यक्त गरे कौन कलक नगिनाले एउटा आँखा चिम्लिँदै छोटो उत्तर दिए रेडियो कलक बलु उनले पनि स्पष्ट पार्न सकेनन् रेडियोले भनेको रे भनेर टारे उनले पनि आफैले सुनेको होइन रहेछन् कसैले सुनाएको रहेछ क्यारे रुदल एकछिन खामोस भए खुसीको खबरले उनको अनुहार उज्यालो देखियो धेरै बेरसम्म नगिनालाई निहालेर हेरे उनको मनमा खिचडी पाक्न थाल्यो मनमा नै सोचे के साँच्चै नै बाँध नै लाग्यो हो त कहीँ नगिनाले गलत सुनेको त होइन नि उसको मनमा द्वन्द्व चल्न थाल्यो नगिना त्यति सुनाएपछि आफ्नो बाटो लागे श्रुति सम्वेकमा तपाईँ अहिले माधव प्याकुरेलको उपन्यास गुलरको फूलको वाचन सुनिरहनु भएको छ यसको बाँकी अंश लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सही था कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज माधव प्याकुरियालको उपन्यास गुलरको फूलको वाचन गरिरहेका छौं यसको बाँकी अंश वाचन अब सुनौ गेगरीले छिमेकीको घरबाट आगो ल्याइन् अनि चुलोमा सल्काइन् आगो बाल्ने केही साधन छैन ओल्लो घर पल्लो घरबाट मागेरै चलाउनुपर्छ आज ओरिने तरकारी केही रहेनछ दाल पकाउने र सिद्रीको चोखा बनाउने सल्लाह गरे रुद्रले भित्रबाट डिबिया सल्काए हत्केलाले छेकेर बाहिर ल्याए आँगनको छेउमा पराल थुपारेर घुर बाले उनी सिदरी पोल्न थाले गेगरीले खेसारीको दाल बसालेन् तसलामा आँगनमा सिदरी पोलेको बास्ना आउँदै थियो धुवा उडेर आकाशमा फनफनी घुम्न थाल्यो रुदलले सिधरी पोलिसके ओसारामा सिलौटो गाडेको थियो गेगरीले पखाल पखुल पारिन् र सिधरीको चोखा पिस्न थालिन् दाल पाकिसकेछ तसलाको दाल डेक्चीमा खनाइन् र भात बसालिन् रामाज्ञाका दाजुभाइ नजिकै थिए भात छड्किन थाल्यो माडो छुटिएर पोल्ला नि फेरि माइले अलि पर चटाइमा लगेर राखिन् रामाज्ञाले भाइको गाला समातेर निचर नाचर पार्यो भाइ कङ्कला स्वर निकालेर रुन थाल्यो माइले भुलुवालाई काखमा लिएर फुल्याउन थालिन् रामाज्ञालाई गाली गरिन् उसले अटेर गरेर माइला आँखा तर्न थाल्यो रुदल र जेठो छोरो खान बसे गेगरीले भात पस्किदिन् बाउछोराले चोखामा पट्याङ पारेर भात खान थाले बोलुवालाई पनि काखमा लिएर माइले भात खुवाउन थालेन् चामलमा ढुङ्गा मिसिएको रहेछ किरिङ किरिङ लाग्न थाल्यो रुदल दाँतले नचलाइकन निल्न खोज्दै थिए ढुङ्गा टोकिहाले उनले हत्तपत्त पानी पिए रामाज्ञाले पनि टोक्यो ऊ झनक्क रिसायो रिसाएर के गर्नु किनेर ल्याउने चामल कस्तो पर्छ के थाहा रुदलले कान्छो छोरो समाए गेगरी पनि भात खान थालिन् सबैले भात खाइसके भाँडा भोलि बिहानै माझ्ने सल्लाह भयो ओछ्यान मिलाउने काम गर्न थाले चुलो नजिकै सुत्ने ठाउँ छ रुदल चटाई ओछ्याएर पल्टे याग्रीले बिहान लगाएको धोती फेरेकी थिएनन् साह्रै अप्ठ्यारो भएछ धोती खोलेर साया मात्र लगाइन् रामाकाले पनि बिहान लगाएको गाँती खोलेको थिएन माइले धोती फेरेको देखेर उसले पनि गाँती खोल्न लगायो माइले मानिनन् यस्तो चिसोमा कहाँ गाँती खोल्नु सु त चुप लागेर भनेन् ऊ चुप लाग्यो चारैजना एउटै चटाईमा डल्लो परे थकाइले चुर भएका थिए एकैछिन निधाए तसलाको पेटमा अलिकति डढेको माम्री कटखटिएको थियो चोखाको गन्ध पनि अलिअलि आउँदै थियो मुसाले थाहा पाएछ फाटाको कापबाट फुत्त भित्र छिर्यो चोचो गर्दै जुठा भाँडा हल्लाउन थाल्यो रुदलले खुट्टा बजारेर हकारे मुसु भाग्दै भागेर बरु ठ्वास्छ गनायो मुसा भन्ठानेको त छुचुन्द्रो पो रहेछ रुदलले डिबिया सल्काउन खोजे छुचुन्द्रो त कस्तो बाटो फाटाको कापबाट फुत्त बाहिर निस्क्यो थोत्रा बोरा खोजे भेटेनन् पुराना टालटुली खोजे फाटाको टा काप टालटुल पारे ओछ्यानमा आएर पल्टे उनलाई निद्रै लागेन नगिनाले भनेका कुरा सम्झेर त्यसैमा निमग्न भए उनको मनमा फेरि कुरा खेल्न थाल्यो गण्डकमा बाँध बाँधि नै लागेको हो त के साँच्चैकै पुल बन्ला त अब आफ्नो खेतमा बाढीले क्षति पुर्याउँदैन होला त गाउँमा बाढी पस्दैन होला त एक मनले सोचे बाँधले खेतमा पस्ने भेल त रोकिन्छ तर माछा कहाँ मार्ने आफ्नो पेसाबाटै हात धुनुपर्ने त होइन फेरि अर्को मनले सोचे अब बाँध बाँधेपछि खेतमा बाढी पनि पस्दैन जमेको पानीमा झन् धेरै माछा पाइन्छ दुवैतिरबाट फाइदै फाइदा खुसीले पुलकित भयो उनको मन कलेटी परेको ओठमा हाँसो प्रस्फुटित होला जस्तो भयो यस्तो अँध्यारम पनि रुदलको अनुहार उज्यालो देखियो गण्डक छेउमा लमतन्न परेको एउटा बस्ती छ गाडा हिँड्ने मूल बाटोबाट गोरेटो बाटो छुटिन्छ र यहीँ आएर ठोकिन्छ बस्तीमा तिस चालिसवटा खरका साना साना छाप्रा छन् सबैका जान केटाकेटी त्यसैमा हटाउँछन् नदी किनारको यो बस्तीलाई सबैले मछुवार टोल भनेर चिन्दछन् धेरैको पैसा भनेको माछा मारेर जीविका चलाउनु हो यहाँका मानिसको खानी लाउने अवस्था दयनीय छ निर्धनताले भरिएको साथ जीवन छ खोला बगरका बालुवा र माछा उनीहरूको साथी हुन् बस्तीमा कसै कसैको थोरै खेत छ भने धेरैको आफ्नो खेत छैन आफ्नो नौनीले अरूको खेत अधियामा कमाउँछन् जातले मछुवार भएकाले पुर्खौली पेसा मछुवारी हो तैपनि सबैले माछा मार्दैनन् घरमा लोग्ने मानिस भएकाले माछा मार्छन् र बजारमा लगेर बेच्छन् रुद्र पनि यही टोलका बासिन्दा हुन् उनको दादा परदादाहरू यहीँका बासिन्दा हुन् उनको बपौती सम्पत्तिको नाममा खोला छेउमा एक एकड जमिन छ उनी खेती पनि गर्छन् र माछा पनि मार्छन् बस्तीको छेउमा पुलविहीन विशाल नदी बग्थ्यो वारिपारी गर्न सकिँदैन थियो गर्न केराको थम्मा बाँसका डुङ्गा वा कठौती हुन्थे सौदा गर्न जाने मानिस पनि यसैको प्रयोग गर्थे पुरुष दिनभर नदीतिरै हुन्थे आइमाई माछाको सिधरी बनाउँथे प्रत्येकको आँगनमा सिधरी सुकाएको हुन्थ्यो टोकरीमा सिधरी बोकेर गाउँ गाउँ डुलाउँथे नगद वा अन्नपातसँग साट्थे काममा व्यस्त हुन्थे बर्खा मासमा नदी उर्लेर आउँदा बाढीको मुस्लो बस्तीमा पस्थ्यो कसैको घरै डुबाउँथ्यो कुनै कुनै त बगारै लैजान्थ्यो बस्तीमा हाहाकार मचिन्थ्यो केटाकेटीको रुवाबासी चल्थ्यो पानीसँग उनीहरूको सम्बन्ध अचम्मको थियो त्यही पानीका माछाले जीवन धानिन्थ्यो भने त्यही पानीको वितण्ड मचाउँथ्यो पिर गरेर मात्रै केही हुनेवाला थिएन पानीमै उनीहरूको जीवन थियो यो बस्ती छोडेर अन्त जाने अवस्था थिएन जसरी पनि यहीँ बस्नु पर्थ्यो त्यसैले बाँध बाँधिने कुरा सुनेर रुदल खुसी हुनु स्वाभाविक थियो मनमा अनेकौँ कुरा तरङ्गित भइरहेका थिए कल्पनाका भुमरीमा मडारिँदै थियो आफूले माछा लगेर बेच्ने जमिन्दार कहाँ भोलि बिहानै जानुपर्ला भन्ने विचार गर्दै थिए कुन बेला आँखा लागेछ भुसुक निदाए जङ्गलको गाउँभन्दा अलि तल राजपूत थरका जमिन्दार दुःख पर्दा सबैका आड भरोसा थिए आफूभन्दा तलकालाई कहिले होच्याएर बोल्दैनथे गरिबको पनि इज्जत गर्थे त्यस भेगमा पक्की घर हुने उनी मात्र थिए पक्की के भन्नु पाको इँटमा गिलुवाको जोडाइ र बाहिरपट्टि सिमेन्टले टिपकारी गरेको थियो छाना खपडाले छाएको थियो मछुवार टोलको झुपडी अगाडि त्यो पक्की नै थियो त्यस गाउँमा रेडियो हुने उनी मात्र थिए गण्डक सम्झौता भएको भोलिपल्ट दुई हजार सोह्र साल मङ्सिर बिस गते शनिबार रुदल सबेरै उठे दतिवन नगरी जमिन्दारको घरमा पुगे जमिनदार आफ्नो आँगनको बेन्चीमा बसेका रहेछन् उनीपट्टि फर्काएर ओसाराको चौकीमा रेडियो राखेको देखियो हिन्दी भाषामा के के कुरा बोल्दै रहेछ वरिपरिका गाउँले पनि रेडियो सुन्न आएका छन् जमिनदारको आँगनमा टक्राक टुक्रुक बसेका छन् रुदल पनि त्यसैमा गएर मिसिए रुदलले रेडियोतिर आँखा फर्काएर हेरिरहे एउटा सानो बाकसभित्र कसरी मान्छे बसेको होला कसरी विभिन्न थरीका बाजा बजाएको होला विभिन्न किसिमका गीत कसरी बजे होला यहाँभित्र ससाना मान्छे हुन्छन् कि क्या हो यिनीहरू कहाँ सुत्छन् के खान्छन् यस्तै कुरा मनमा सोच्दै रुदल अचम्म माने रेडियो आएदेखि मानिस र रेडियोसँग एउटा ठुट नाता गाँसिएको छ गीत सङ्गीतको धुनले मान्छेलाई रेडियोप्रति आकर्षित गराइदिएको छ जो कोहीसँग रेडियो किन्ने हैसियत छैन रेडियो किन्न असाध्यै महँगो पर्छ भर्खर भर्खर रेडियो प्रसारण गर्ने स्टेसनहरू बन्न थालेका छन् त्यसपछि गाउँका बडा साउ महाजन कहाँ रेडियोले स्थान पाउन थालेको थियो त्यो पनि सरकारसँग लाइसेन्स लिएर मात्र रेडियो किन्न पाइन्थ्यो रेडियो राखे बापत सरकारलाई कर तिर्नु पर्थ्यो रेडियो शानको विषय भएको छ मानिसको प्रतिष्ठासँग जोडिएको छ वरिपरिका गाउँलेहरू दिनभरि काममा जोतिन्थे साँझ परेपछि घर फर्किन्थे भात खाएर जमिनदारको घरमा पुग्थे जमिनदारको आँगनमा थुप्रै मान्छे जम्मा भएका हुन्थे आँगनमा बसेर समाचार सुन्थे रेडियोमा बज्ने गीत सङ्गीत सुनेर रमाइलो मान्थे कामले थाकेको शरीरमा स्फूर्ति गरिन्थ्यो त्यसैले रेडियो अँध्यारो चिर्ने डिबिया भएर आएको थियो समाजमा नवजागरण ल्याएको अनुभव गर्न सकिन्थ्यो रुदल फरक्क जमिन्दारतिर फर्किए उनको अनुहारमा हेर्दै विनम्रतापूर्वक सोधे बड्का मालिक गण्डकमै बान बानाई क्या रेडियोबाट समाचार प्रसारण भइसकेको रहेछ रेडियोले पनि गण्डकमा बाँध बाँधिने कुरा गरेको रहेछ त्यही कुरा उनले आफ्नै भाषामा रुदललाई सुनाउन थाले आँगनमा बस्ने अरूका आँखा पनि जमिन्दारतिर फर्किए सबैका कान ठाडा भए हिजो हस्ताक्षर त भयो अरे बाँध बाँधिए त सबैलाई राम्रै हुन्थ्यो भन्न त नेपालका तर्फबाट प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोरेला र भारतका तर्फबाट भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले सम्झौतामा हस्ताक्षर गर्ने कुरो थियो अरे तर हिजो नेपालका तर्फबाट उप प्रधानमन्त्री सुवर्ण शमशेर जबरा र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत भगवान शाहले संयुक्त रूपमा गण्डक सम्झौतामा हस्ताक्षर गरेका छन् रे खोइ के भनौँ रुदल काम सुरु नभएसम्म के भन्न सकिन्छ र रुदल एकछिन घोरिए धेरै अड्कल लगाए रातै सम्झौता त भएकै रहेछ गण्डकमा बाँध बाँधेर ब्यारेज बन्ने नै भएछ त सोचमग्न भए एकछिन बार बिफरको दागले कालो देखिने उनको अनुहार जमिन्दारको कुरा सुनेर हँसिलो देखियो बाक्ला बाक्ला आँखीमा हलिन थाले निधार खुम्चाएर जमिन्दारको अनुहारमा पुलुक्क हेरे फेरि हँसिलो अनुहार लगाए रुदलले मर्दानीको फेरबाट चुनौती झिके चोरी औँलाले कोट्याएर सरैसा खैनी हत्केलामा राखे अर्कोपट्टिबाट चुन झिके खैनीमा मिसाएर बाँड्न थाले धेरै बेरसम्म जाँगर चलाएर खैनी माडे माडेको खैनी हत्केलामा राखेर जमिन्दारतिर हात पसारे जमिनदारले उनको हत्केलाबाट एक चिम्टी खैनी झिकेर ओठमा च्यापे रुदलले पुगेसम्म त्यहाँ बसेका अरूलाई पनि बाँडे बाँकी रहेको आफूले लिए ओठमा च्यापेर एकअर्काको अनुहार हेराहेर गर्न थाले बिफरको दागले उनको अनुहार छ्याका छ्याका परेको देखिन्छ तै उनको अनुहारमा बिफरको दाग मात्रै बसेछ नत्र झण्डै मान्छे नै सिद्धिएका रे रुदल पाँच वर्षको हुँदा गाउँमा विफरको महामारी फैलिएछ विफरले बस्तीका धेरै मान्छे सिद्धिएछन् रुदललाई पनि समातेछ तर उनलाई भगवान्ले हात थापेछन् उनकी माइले त्यस्तै भन्थिन् अरे दैवको लीला कसरी जान्नु रुदल त जोगिए तर अर्को वर्षको हैजाको महामारीले उनका बाबुलाई जोगाउन सकिएन बाबुको मृत्युमा रुदलले कोक्कोहोलो मच्चाए उनकी माई मूर्छा परेर आँगनमै डलेन् बस्तीका मान्छेले सम्झाउन सकेनन् रुदल सानै थिए सन्तानमा उनी मात्र थिए आमा छोराको जीवन झन कष्टकर बन्यो उनकी माइली वरिपरिका गाउँमा गएर बनिहारी गरिन् बजार बजार डुलेर सिधरी बेचिन् ज्यादै कष्टले छोरालाई हुर्काइन् रुदलको बिहेदान भयो बिहेपछिका दिन खुब रमाइलोसँग बितिरहेका थिए बिहे भएको अर्को वर्षको साउनको एउटा रात घनघोर पानी परिरहेको थियो गण्डक नदीमा कालो निलो भएर बाढी सुसाउँदै आयो पानीको एउटा भँगालो गाउँमा बसेछ घरमा कसैले पनि थाहा पाएनन् सुतेको चौकीमाथि पानी पुगेपछि मात्र थाहा भयो उठेर घर बाहिर आए अग्लो ठाउँतिर भाग्न खोजे घरका परिवारलाई पानीले लछार्न थाल्यो रुदलले माईको हात समातेर ताने आफ्नो हातबाट माईको हात फुत्कियो पानीले सलल्ल बगाउन थाल्यो माईको शरीर डुब्दै उत्रँदै गयो उनले केही गर्न सकेनन् हेरी मात्र रहे एकछिनपछि देखिन छोड्यो रुदल र उनकी श्रीमती जोगिए तर उनकी माईलाई निर्दयी कालले छोडेर लगेको लगे पार्यो रुदलका बाबु बितेपछि उनकी आमाले बडो कष्टसाथ उनलाई हुर्काएकी थिइन् रुदल पनि हुर्काउँदै गए जब माईको जिम्मेवारी सम्हालेका मात्र थिए आफ्नी माईलाई जोगाउनै सकेनन् माईलाई लाने निर्दयी काल सम्झेर उनलाई धेरै शून्य लाग्थ्यो यस्तो व्यथा मुटुमा लुकाएर माईको काज क्रिया गरे गाउँका इष्टमित्र साथीभाइ आए तर उनको मन बुझाउन निकै समय लाग्यो सबैको अवस्था देखेर आफ्नो मन बुझाउन करै लाग्यो उनलाई मछुवारी पेसा जस्तै सुख परे पनि समाउनै पर्यो त्यसकै भरमा जीविका चल्दै गयो आज यही खोलामा बाँध बाँधिने कुरा सुनेर रुदलले फेरि एकपटक आफ्नै माइला सम्झेर आँखाभरि आँसु डबडबाए कमिसको फेरोले यसो पछाडि फर्केर पुसे गण्डक सम्झौता भएको कुरा एक कान दुई कान मैदान हुँदै बिहारको भैँसालोटन र नेपालको नवलपरासी क्षेत्रमा हावासरी फैलियो सबैका कान ठाडा हुन थाले एकअर्कालाई सोधपुछ गर्न थाले हुन त भारत स्वतन्त्र हुनु पहिले तत्कालीन अङ्ग्रेज शासकले पनि गण्डक नदीमा बाँध बाँधेर सिँचाइ गर्ने सोच बनाएका थिए होला तर भारत स्वतन्त्र भएपछि कैयौँ पटकको प्रयासपछि मात्र नेपाल र भारतबीच सम्झौतामा हस्ताक्षर भए चाहिँ लाग्थ्यो सम्झौतापछि त्यस्तै किसिमका प्रतिक्रिया आउन थालेका थिए बुढी गण्डकी कालीगण्डकी सेती गण्डकी त्रिशुली बेनी मर्स्याङदी र दरौदी गरी सात नदी मिसिएर बग्ने नदीलाई नेपालमा नारायणीको नामले पुकारिन्छ यही नदीलाई इन्डियातिर गण्डक भनिन्छ इन्डिया छोएपछि यसले नेपाल र भारतबीच सीमारेखाको काम गर्छ गण्डकको पारिपट्टि बिहार राज्यको चम्पारण जिल्ला अन्तर्गत पर्ने भैँसालोटन वारी नवलपरासी जिल्लाको त्रिवेणी सुस्ता कुडिया गाउँको बीचमा रहेको नदीमा बन्ने भएछ गण्डक ब्यारेज हप्तामा तीन पटक मात्र गोर्खापत्र प्रकाशित हुन्छ चार पैसामा गोर्खापत्र पाइन्छ आउँदो सोमबार मात्र बजारमा आउँछ गोर्खापत्रमा कस्तो समाचार छापिन्छ मानिसहरू पढ्न बेग्रे भएर बसेका छन् श्री सरकार र भारत सरकारका बीच गण्डक सम्झौतामा हस्ताक्षर सम्झौताले नेपाललाई प्रशस्त फाइदा भन्ने शीर्षक राखेर गोर्खापत्रले समाचार छाप्यो श्री सरकार र भारत सरकारका बीच गण्डक सिँचाइ विद्युत योजना बारेको सम्झौतामा हस्ताक्षर भयो यस सम्झौता अनुसार नेपाल र भारतको सामान आपसी हितका लागि पश्चिमी नेपालको गण्डक नदीमा बाँध बाँध्ने र त्यसबाट नहरहरू तथा विद्युत निकाल्ने योजना छ यस योजना अन्तर्गत भारत सरकारले नदीको पश्चिमतर्फ नेपालको चालिस हजार एकड़ तथा पूर्वतर्फ एक लाख तीन हजार पाँच सय एकड़ जमिनको सिँचाइका लागि नहरको निर्माण गर्नेछ भारत सरकारले नेपाल क्षेत्रमा पन्ध्र हजार किलोवाट विद्युत शक्ति पैदा गर्ने एक पावर हाउस बनाउने र नेपालको सुविधाका लागि सो पावर हाउसदेखि नेपाल सिमाना नजिकै भैँसालोटनसम्म र फेरि सुगौलीदेखि रक्सोलसम्म ट्रान्समिसन लाइन बनाउनेछ योजना अन्तर्गतको नेपाल क्षेत्रमाथि श्री पाँचको सरकारको सार्वभौमिकता र सर्वाधिकार रहि नै रहनेछ यस सम्झौता अन्तर्गत योजना सकेसम्म छिटो कार्यान्वित गर्नका लागि श्री पाँचको सरकारको एक मन्त्रीको अध्यक्षतामा भारत सरकार र श्री पाँचको सरकारको बराबर प्रतिनिधित्व भएको एक समन्वय समिति पनि गठन गरिनेछ यसरी पैसा लोटनमा गण्डक ब्यारेज बन्ने कुराले वारिपारीका बासिन्दामा खुसियाली छायो खुसीसँगै उनीहरूको मनमा अनेक थरी कल्पनाका चुचुरा चुलिँदै गए ब्यारेज बनेपछि सुखी हुने सपना देख्न थाले वर्षायाममा गण्डकमा बाढी आउँथ्यो भैँसालोटन र नवलपरासीमा विनाश मचाउँथ्यो नदी किनारमा लगाएको बालिनाले केही भन्दैनथ्यो छेउछाउका घरकोटमा बाढी पस्थ्यो कुनै लगाएर लान्थ्यो कुनैमा बालुवा र लेदो पस्थ्यो राति घरमा सुतिरहेका मान्छेहरू पनि पर्थे चितकार र रुवावासीले हाहाकार मचिन्थ्यो गाउँले र प्रशासन मिलेर खोजी कार्य गर्थे कोही जिउँदै पनि भेटिन्थे कसैको लास भेटिन्थ्यो बाढीले बितण्डा मचाएर जान्थ्यो बालीनाली सोत्तर हुन्थ्यो गण्डक हुँदै गङ्गामा गएर मिसिन्थ्यो र समुद्रमा लगेर विलिन पार्थ्यो नदी किनारका खेतहरू बगरमा परिणत हुन्थे बेपत्ता भएका आफन्त सम्झेर कैयौँ दिनसम्म रुहावासी चल्थ्यो हिउँद लागेपछि खेतमा भएको बालुवा ढुङ्गा र लेदो पन्छाइन्थ्यो बगाएका घर र गोठहरू जसोतसो पुनर्निर्माण गरिन्थे बाढीमा गुमाएका परिवारजनको अनुहार पुरै बिर्सिएकै हुँदैनथ्यो फेरि अर्को बर्खा लागिहाल्थ्यो उही पोहोर परार झैँ दुःखको भेल गाउँ पस्थ्यो सुखका सारा इच्छाहरू बगाएर समुद्रमै पुर्याउँथ्यो वारी नवलपरासीवासीको हालत पनि उस्तै थियो यतापट्टि प्राय सुक्खा जमिन थियो पानी पटाउने पैनी थिएन आकाशकै भर पर्नुपर्ने कुनै वर्ष बिउ राख्ने बेलामा पानी नै पर्दैन थियो कुनै वर्ष राखेको बिउ पनि ब्याडमै चिप्पिन्थ्यो खेत रोप्नै पाइँदैन थियो खेतका गराहरू बाँझै रहन्थे कतिपय नदी किनारका बस्तीमा त भैँसालोटनकै रित्तो ओरिन्थ्यो साउनको भेलले भैँसालोटनवासीका घर खेत बगाउँथ्यो त्यस्ता साउनले नवलपरासीवासीको रोपाइ नै हुँदैन थियो यी सबै दृश्यहरू ठुलो ठुलो हेरेर बस्नु पर्थ्यो दुःख र पीडा खप्नै पर्थ्यो लामो खडेरीले गर्दा लगाएका बाली बिरुवा सखाफ हुन्थे वारी र पारीको गाउँमा अनिकाल लाग्थ्यो एकपछि अर्को गर्दै दुःखका चाङहरू तह तह लाग्दै जान्थे अग्लो न अग्लो दुःखको चोली छुनै नसकिने पीडा तर सहरै बस्नु पर्थ्यो बाढी र अनिकाल त दुई चार दिनमा टरेर जान्थ्यो तर त्यसमा ज्यान गुमाएकाको सम्झनामा बाँच्नेहरू वर्षौंसम्म आँसु बगाएर बस्थे बाबुआमा गुमाएका बच्चाहरू टुरा हुन्थे गाउँले सधैँभरि अत्यास लाग्दो जीवन भोग्न बाध्य हुनुपर्थ्यो त्यसैले ब्यारेज बन्ने कुराले स्थानीयको हृदयमा आशाको टुसो पलाउनु स्वाभाविक थियो पहाडतिरबाट भर्खरै मात्र आएका थिए एकजना छेत्री बर्दघाटमा चिया पसल गरेर बसेका उनी कम्बरमा सानो खुकुरी भिरेका हुन्थे हरदम रेडियोले भनेका गाउँमा घटेका अन्य घटना वा कुनै नौलो कुरा के छ भने उनको पसलमा गएपछि थाहा हुन्थ्यो वरिपरिका मान्छे पनि चिया पिउने बाहनाले उनको पसलमा जम्मा हुन्थे पसले पनि आफूले सुनेका कुराहरूलाई सुनाउँथे आज पनि चिया पिउने मान्छे बिहानै आइपुगेका छन् हिजोको समाचार साँच्चै नफेरि छेत्रीले अरूलाई सुनाउँदै भन्छन् हिजो गण्डक सम्झौतामा हस्ताक्षर भयो अरे नारायणी नदीमा गण्डक ब्यारेज बन्छ अरे सजिलो हुन्छ अरे अब वारी र पारी गर्न बाढीबाट भैँसालोटनवासीलाई पनि जोगाउँछ गण्डकबाट बाँध बदेर नहर निक्लिन्छ यो गण्डक नहरको नामले चिनिन्छ पश्चिममा नवलपरासी जिल्ला र पूर्वमा बारा पर्सा र रौतहटसम्मका सुक्खा जमिन सिंचित हुन्छ अरे अब उताको घरखेत बगाउँदैन यताको सुक्खा जमिन पनि सिंचित हुन्छ दुवैतिरका बासिन्दाको भाग्यको ढोका खुल्छ अरे अब त्यसै गरी रेडियो नेपालको राष्ट्रिय समाचारमा भन्यो गोर्खापत्रमा समाचार छापियो सुनाउलीले पनि त्यसै गरी सुनाए स्थानीयले पनि त्यसै गरी सुने त्यही कुरामा सबैले विश्वास गरे चिया पसलमा पनि दिनदिनै भिड बढ्दै गयो वैशाखको प्रचण्ड गर्मीमा तिर्खाएको मान्छेले जरुवाको चिसो पानी भेट्टाएझै भयो त्यस क्षेत्रका मानिसलाई आशा गरे जरुवाको चिसो पानीको युगौँदेखि युगको लपेटामा दुःखको लपेटामा लपेटेका शरीरमा नारायणीको कञ्चन पानी रगत बनेर सञ्चार हुन थाल्यो नसा नसामा सम्झौता भएपछि वाल्मिकी नगरतिर बसाइ सर्ने विचारमा छन् स्थानीयहरू उनीहरू कोही होटेल राख्ने कोही पान पसल राख्ने कोही भट्टी पसल राख्ने कोही लेबर ठेक्का लिने सोचमा छन् माधव प्याकुरेलको उपन्यास गुलरको फूलको पहिलो श्रृङ्खला हामीले आज यहाँ पृष्ठ अठारमा आएर रोकेका छौं आजदेखि श्रुति सम्वेगमा शुक्रबारको श्रृङ्खलामा सभा नौ बजेको समयमा गुलरको फूल उपन्यास वाचन गर्न सुरु गरेका छौं अर्को साता शुक्रबार फेरि गुलरको फूलको दोस्रो श्रृङ्खला लिएर आउनेछौं र त्यसअघि मंगलबारको श्रुति सम्वेगमा अर्को कुनै गद्य वाचन हुने नै छ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म अच्युत घिमिरे विदा हुन्छौं नमस्कार शुभरात्री ധരതി തന നരതി തന